भएका छन् सुरक्षाको माग गर्दै अस्पतालका सेवाहरू बन्द गर्न परेको चितवन मेडिकल कलेजले जनाएको छ सेवा बन्द भएपछि उपचारका लागि अस्पताल पुगेका बिरामीहरू मर्कामा परेका छन् भरतपुर नगरपालिका बाह्र बसन्त निवासी बाइस वर्षीय भवानी खतेडा घिमिरेको उपचारका क्रममा मृत्यु भएपछि चिकित्सकको लापरवाहीका कारण उनको ज्यान गएको भन्दै पीडित पक्ष तोडफोडमा उत्रिएकाले हिजो दिनभर अस्पताल तनावग्रस्त बनेको थियो आज पनि पीडित पक्ष र अस्पताल प्रशासन बीच भएको वार्ता सहमतिमा पुग्न सकिन झडपको स्थिति बनेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको छ अस्पतालमा भएको तोडफोडको स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घ सङ्गठनले विरोध गरेका छन् चितवनका सबै अस्पतालमा कार्यरत स्वास्थ्य कर्मी र चिकित्सकले अस्पताल तोडफोडको विरोधमा आज हातमा कालोपट्टि बाँधेर काम गरेका छन् लामो समयदेखि निष्क्रिय रहेका चितवनका एकचालिसवटा सहकारी खारेज भएका छन् छवटा दुग्ध उत्पादक पाँचवटा कृषि पाँचवटा मौरी पालन तिनवटा तरकारी तथा फलफुल उत्पादक एउटा पशुपालन सहकारी खारेजीमा परेका भरतपुरको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयले जनाएको छ यस्तै एघारवटा बहुद्देश्य र नौवटा बचत तथा ऋण र एउटा उपभोक्ता सहकारी पनि खारेज भएका छन् नियम बमोजिम बुझाउनुपर्ने विवरण नबुझाएका सहकारीलाई खारेज गरेको कार्यालयका प्रशिक्षक श्रीकृष्ण नेपालले जानकारी दिनुभयो कार्यालयले वैशाख अठार गते सहकारी ऐन दुई हजार अडचालिसको दफा एकचालिस बमोजिम खारेज गर्नु नपर्ने कारणसहित विवरण बुझाउन पैँतिस दिने सूचना जारी गरेको थियो कार्यालयले दुई वर्षदेखि निष्क्रिय रहेका समेत गरी एकाउन्नवटा सहकारीलाई लक्षित गरी सूचना निकालेको थियो केही सहकारी सम्पर्कमा आए पनि एकचालिसवटा सहकारी सम्पर्कमा नआएकाले हिजो खारेजीको निर्णय गरेको नेपालले बताउनुभयो कार्यालयले खारेज गरेका सहकारीको सूची सार्वजनिक गर्दै ती सहकारीसँग कारोबार नगर्न सबैलाई आग्रह गरेको छ चितवनमा हालसम्म कुल छ सय अस्सी सहकारी दर्ता भएका छन् जसमध्ये एउटा जिल्ला सहकारी सङ्घ सातवटा विषयगत सहकारी र बाँकी छ सय एकहत्तर प्रारम्भिक सहकारी संस्था हुन् अनौपचारिक शिक्षा केन्द्रका निर्देशक बाबुराम पौडेलले चितवनमा सञ्चालित साक्षरताको कक्षा उत्साहजनक र देशकै नमुना भएको बताउनु भएको छ साक्षरता नेपाल अभियान एवं साक्षर चितवन अभियानको समीक्षा बैठकमा आज नानगढमा बोल्दै निर्देशक पौडेलले चितवनको गीतानगरमा सञ्चालित कक्षामा वर्णमालासँगै नयाँ गोरेटोलाई पाठ्यक्रममा समावेश गरिएकाले सिकाइ विधि प्रभावकारी भएको बताउनुभयो कार्यक्रममा बोल्दै चितवनका प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले साक्षरतासँगै चेतना पनि बढाउन जरुरी रहेको बताउनुभयो केन्द्रका उपनिर्देशक केशव प्रसाद दाहालले नेपालमा अझै पनि पन्ध्र वर्ष माथिका चालिस लाख चौवन्न हजार नागरिक निरक्षर रहेको जानकारी दिनुभयो उहाँले यो वर्ष सञ्चालित कार्यक्रमहरूबाट एघार लाख पाँच हजार साक्षर बनाइने दावी गर्नुभयो कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला शिक्षा कार्यालयका उपसचिव प्रसाद पौडेलले साक्षरता अभियान अन्तर्गत चितवनमा पाँच सय बयालिस कक्षाहरू सञ्चालनमा रहेको जानकारी दिनुभयो जिल्ला शिक्षा कार्यालय चितवनको आयोजनामा सम्पन्न सो कार्यक्रम चितवनका स्थानीय विकास अधिकारी तिलक पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो जिल्ला प्रहरी कार्यालय चितवनले लुटपाटमा संलग्न एघारजनालाई सार्वजनिक गरेको छ सो समूह गत जेठ पच्चिस दा, गते दारेचोक फिसलिङ सडकखण्डमा काठमाडौँबाट बागलुङ बेनीतर्फ जान आउँदै गरेको बा दुई ख चौतिस शून्य सात नम्बरको यात्रुवाहक माइक्रोबसबाट तेत्तिस तोला सुन लुटेको प्रहरीले जनाएको छ सुन व्यापारले काठमाडौँबाट बागलुङ लगि चालकको जिम्मा लगाई पठाएको तेत्तिस तोला सुन जबरजस्ती लुट्ने एघारजनालाई नै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ पक्राउ पर्नेमा सन्तोष लामा मानबहादुर थिङ सुदम कणेल साङ्गे राई भन्ने सन्त बहादुर राई उत्तम लामा थिङ अरुण तामाङ राजु लामा दिनेश लामा बाङथोक लामा गणेशमान लामा सर्वजित थकाली रहेको प्रहरीले जनाएको छ बालिका क्रणीको अभियोग लागेका बसका चालक इन्द्रमणि खरेल र उनका सहयोगी कुमार थापा मगरलाई चितवन जिल्ला अदालतले प्रपक्षका लागि थुनामा राख्न आदेश दिएको छ जिल्ला अदालतमा भोलानाथ चौलगाईको एकल इजलासले मुद्दाको किनारा नलागेसम्म पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको हो न तिन ख अठाइस छपन्न नम्बरको बसका चालक खरेर सहयोगी मगरले एघार वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोग छ गत वैशाख एकतिस गते पूर्वी चितवनको खैरनीमा भएको करणीमा उनीहरूको सम्म रहेको अभियोग पत्रमा उल्लेख छ जिल्ला अदालत चितवनमा न्यायिक प्रहरी कक्ष स्थापना हुने भएको छ यसका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय आज भरतपुरमा बसेको अदालत व्यवस्थापन समितिको बैठकले गरेको हो जिल्ला प्रहरी कार्यालय चितवनले पटक पटक अदालतभित्र न्यायिक प्रहरी कक्ष स्थापनाको माग गरेको थियो जिल्ला न्यायाधीश भोलानाथ चौलगाईको अध्यक्षतामा बसेको बैठकले जग्गा उपलब्ध गराउने निर्णय गरेको हो देशभरका अदालतहरूमा न्यायिक प्रहरी कक्ष राख्ने योजनामा सरकार रहेको छ योजना अन्तर्गतको पहिलो चरणमा काठमाडौँ उपत्यका र तराईका जिल्लाहरूका अदालतहरूमा न्यायिक प्रहरी कक्ष स्थापना गर्ने तयारी भइरहेको छ चितवनका कानुन व्यवसायी नन्दराम महतो पुनरावेदन अदालतको न्यायाधीश पदको नियुक्तिका लागि सिफारिस हुनुभएको छ न्याय परिषदको हिजो बसेको बैठकले महतोसहित एक सय उनासत्तरी न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो महतो पश्चिम चितवन गुन्जानगर निवासी हुनुहुन्छ उहाँ विगत बिस वर्षदेखि कानुन व्यवसायको रूपमा काम गर्दै आउनु भएको छ अब पालो रिपोर्टको महिलाहरू वैदेशिक रोजगारीका लागि कतिपय गैर गैरकानुनी बाटोबाट जाने गरेका छन् जसले गर्दा महिलाहरूले विदेशमा पुगेर भने जस्तो काम तल पाएका छैनन् राम्रो सिप नभई अनि आवश्यक सँगै नहुँदा र अदालतहरूको फन्दा दलालहरूको फन्दामा पर्दा उनीहरू ठगिरहेका छन् वैदेशिक रोजगारबाट फर्केका पूर्वी चितवन पदमपुरका महिलाहरूको पनि त्यस्तै बुझाइरहेको छ एक रिपोर्ट रोजगारीको खोजीमा विदेशिनेमा पछिल्लो समयमा महिलाहरूको सङ्ख्या पनि ठुलो छ तर ती वैदेशिक रोजगारीमा गएका महिलाहरूले जानुपूर्व ख्याल गर्नुपर्ने कुरामा ध्यान नदिई आफन्त र साथीहरूको हल्लाको भरमा वैदेशिक रोजगारीमा जाँदा धेरै समस्या भोग्ने गरेका छन् वैदेशिक रोजगारीमा जाँदा आफन्तहरूले नै ठग्ने गरेको र भनेको काम नपाएको वैदेशिक रोजगारबाट फर्केका महिलाहरूले बताउने गरेका छन् वैदेशिक रोजगारीमा जाने अधिकांश महिलाहरू नेपालको बाट बाटोबाट नभइकन भारतको बाटो भएर जाने गरेका छन् पदमपुर एकी ईश्वरी खनालले वैदेशिक रोजगारीमा धेरै दुःख र कष्ट भोगे पनि एघार महिना कुवेत बसेर आउँदा एक रुपियाँ पनि ल्याउन नसकेपछि विदेश जाँदा नेपालकै बाटो भएर श्रम इजाजत लिएर जानुपर्ने रहेछ भन्ने लागेको छ विदेश जाँदाखेरि चाहिँ हामीले इन्डियाको बाटो भएर जानु हुँदो रहेनछ नेपालबाटै आफ्नै श्रम मन्त्रालयबाट निर्देशन पाएर मात्रै जानु पर्दो रहेछ अनि हामीले कतिपय कुराहरू बुझेर जानेर मात्रै जानु पर्दो रहेछ सिप सिकेर बुझेर मात्रै जानु पर्दो रहेछ त्यतिकै हिँड्नु हुँदो रहेछ आएको घरमा दलालीको घरमा हिँड्नु हुँदो रहेछ ईश्वरी खनालको जस्तो अनुभव छ पदमपुर पाँचकी सुनिता नेउपानेको पनि मन्त्रालयको गरेर स्वीकृति गरेर जानु पर्ने रहेछ जस्तो अब इन्डियाबाट गयो भने भोलि हामीलाई विदेशमा गएर अब त्यही केही घटना घट्यो भने पनि हाम्रो घर परिवारले न हामीले जो पाउने क्षतिपूर्ति नपाइँदो रहेछ हाम्रो लास पनि अब जो विदेशमा बित्नुभयो अर्को लास पनि त्यो अब कसको हो के हो भन्ने कुरा पनि थाहा नहुँदो रहेछ त्यही भएर हामी दिदीबहिनी जो विदेश गए पनि हामी नेपालबाटै श्रम मन्त्रालयकोबाटै जानु पर्ने रहेछ विदेश जानु पूर्व देशको कानुनी अवस्था भाषा रोजगारीको ग्यारेन्टी जाने संस्था व्यक्तिको बारेमा प्रशस्त जानकारी लिन नसक्दा वैदेशिक रोजगारीमा गएका महिलाहरू समस्यामा पर्ने गरेका छन् यसै त गैर कानुनी बाटो त्यसमाथि पनि भाषा तथा सिपको अभाव अनि अधिकांश महिलाहरू यौन शोषणको मारमा पर्ने गरेका छन् वैदेशिक रोजगारीमा जाँदा सिपमूलक तालिम भाषा सिकेर अनि आफ्ना प्रमाणहरू आफैसँग राखेसिक रोजगारबाट फर्केकी पदमपुर एकी शोभा अधिकारीको भनाइ छ विदेश जाँदा पहिला प्रथम त अब सिप सिकेर भाषा सिकेर नै जान राम्रो हुँदो रहेछ होइन अब त्यति गरेर गइसकेपछि पनि आफ्नो सबै विदेश जानको लागि तयार पारेको कागजातहरूको फोटोकपी घरमा राखेर अब एउटा आमा बुवा या कसैलाई जिम्मा लगाएर जान पर्ने रहेछ वैश्विक रोजगारीमा दलालीहरूले राम्रो काम लगाइदिने भन्दै दलालहरूले मोटो रकम लिने गरेका छन् मोटो रकम तिरेर विदेश गएका महिलाहरू काम नपाएर वा अन्य कारणबाट फर्केको अवस्थामा सो रकम फिर्ता नहुने गरेको छ यस्तो ठगीबाट बच्नको लागि आफूले बुझाएको रकमको कागजी प्रमाण आफूसँगै राख्नुपर्ने रोजगारबाट फर्किएकी पदमपुर एकै मेनुका नेउपानेको भनाइ छ कुनै प्रमाण बिना सरकारी निकाय भन्दा बाहिर रहेर जानु हुँदो रहन्छ गर्दाखेरि आफूले सडकमा पैसा बुझाउँदाखेरि त्यो पैसा आफूले बुझाएको पैसाको चाहिँ लिखित प्रमाण सबै कुरोको लिखित प्रमाण चाहिँ वैदेशिक रोजगारीको लागि विदेशिनु रहर नभएर महिलाहरूको बाध्यता हो यही बाध्यतालाई आफ्नो स्वार्थमा प्रयोग गर्ने ठग दलालहरूको फन्दामा परि समस्या भोग्ने गरेका छन् महिलाहरूले आफ्नो बाल बच्चा छाडेर उनीहरूको उज्यालो भविष्यको लागि वैदेशिक रोजगारीमा जाने महिलाहरूले श्रम इजाजत लिएर आफू कानुनी र सिपको हिसाबले बलियो भएर जान आवश्यक छ अब बाँकी समाचार चितवन राष्ट्र निकुञ्जसँग जोडेको ठोरीको इच्छा नगर क्षेत्रबाट व्यापक रूपमा काठ तथा दुर्लभ वन सम्पदा एवं वन्यजन्तुको तस्करी बढ्न थालेपछि निकुञ्जले सो क्षेत्रमा वन सुरक्षाका लागि नेपाली सेनाको पोस्ट निर्माण गर्ने भएको छ सेनाले हाल ठोरी आठ दीपकनगरमा रहेको पोस्टलाई इच्छा इच्छानगरको रातोमाटी भन्ने स्थानमा स्थानान्तरण गर्न लागेको नेपाली सेनाले जनाएको छ पोस्ट स्थानान्तरणका लागि चितवन राष्ट्रिय निकुञ्ज कसराबाट प्रमुख संरक्षण अधिकृत सहित नेपाली सेनाका प्रमुख सेनानीको टोलीले स्थलगत निरीक्षण गरी इच्छा नगरमा निकुञ्जको पोस्ट राख्ने निर्णय गरेको बताइएको छ थोरीको इच्छा नगर इलाकाबाट विगत केही समय भारतीय तस्करहरूले विभिन्न चितवन राष्ट्रिय नेकुञ्जबाट साल सत्ती साल खैर धुपेश्वर लगायतका महत्त्वपूर्ण वन सम्पदा कुरिलो हर्रो बर्रो अमला हाँडे लसुन लगायतका जडीबुटी तथा बँदेल जरायो हरिण लगायतका वन्यजन्तुको चोरी सिकारी गर्ने क्रममा वृद्धि भएपछि नेपाली सेनाले सो क्षेत्रमा नेकुञ्जको सुरक्षाका लागि पोस्ट निर्माण गर्न थालेको जनाइएको छ विभिन्न दुग्ध उत्पादक सहकारी सङ्घ संस्थामा कार्य गर्ने व्यवस्थापकहरूको आज बसेको भेलाले दुग्ध सहकारी कर्मचारी युनियन चितवनको तदर्थ समिति गठन गरेको छ भेलाले हरिप्रसाद चापागाईको अध्यक्षतामा सत्र सदस्य तदर्थ समिति चयन गरेको हो समितिको पूर्वी क्षेत्रको उपाध्यक्षमा रामबहादुर खड्का पश्चिम क्षेत्रको उपाध्यक्षमा अर्जुन ढकाल मध्य क्षेत्रको उपाध्यक्षमा चुडामणी सापकोटा महासचिवमा विनोद खतिवडा सचिवमा इन्द्रबहादुर अधिकारी कोषाध्यक्षमा नारायण प्रसाद सापकोटा चयन हुनुभएको छ जिल्लाभर शरीर रहेका दुग्ध उत्पादक सहकारी संस्थामा कार्य गर्ने कर्मचारी तथा व्यवस्थापकहरूको हक र हितका लागि भन्दै सङ्गठित हुनु परेको अध्यक्ष हरि प्रसाद चापागाईले जानकारी दिनुभयो नवगठित तदर्थ समितिले संस्थाको विधान दर्ता लगायतका कार्य गरी छ महिनाभित्र अधिवेशन गर्ने जिम्मेवारी पाएको चापागाईले बताउनुभयो एक सय चालिसजना व्यवस्थापक तथा कर्मचारीहरू सहभागी भएको भेलाको प्रमुख अतिथि जिल्ला सहकारी सङ्घको व्यवस्थापक जनार्दन भुषाल रहनु भएको थियो भने अध्यक्षता सबैभन्दा धेरै समयसम्म व्यवस्थापक भएर कार्य गरेका तुलसीलाल खनालले गर्नुभएको थियो पूर्वी चितवनको पिठवाट स्थित बिन्देश्वरी निम्न माध्यमिक विद्यालयमा आज छात्रवृत्ति पुरस्कार वितरण तथा दाताहरूलाई सम्मान गरिएको छ विद्यालयले एक कार्यक्रमको आयोजना गरी विद्यालयका तिन सय दस विद्यार्थीलाई छात्रवृत्ति स्वरूप स्कुल पोसाक वितरण गर्नुका साथै दुई सालमा भएको परीक्षाका प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो पच्चिसजना चेपाङ विद्यार्थी अध्ययनरत सो विद्यालयमा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने व्यक्ति तथा सङ्घ संस्थालाई सम्मान पनि गरिएको थियो सो विद्यालयमा आवासीय रूपमा अध्ययनरत चेपाङ विद्यार्थीहरू व्यक्तिहरूलाई सिप्रदिन सहायता संस्थाले मासिक छयालिस हजार सहयोग गर्दै आएको छ भने विभिन्न क्षेत्रबाट पनि सहयोग हुँदै आएको छ भवन अभावका कारण एनआरएनले दुई कोठी भवन समेत निर्माण गरिदिएको छ स्थानीय विकास अधिकारी तिलक पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए विद्यालयका सहायक प्रधानाध्यापक प्रेम बहादुर पन्तले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा सिप्रदेन संस्थाका अध्यक्ष कृष्ण प्रसाद भर्तोला विद्यालयका प्रधानाध्यापक भीमप्रसाद खनाल लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूले मन्तव्य राखेका थिए अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ जनताले फालिदिएको राज संस्था फर्केर आउने सम्भावना कतिको छ जस्तो लाग्छ ए फर्कन सक्छ बे कदापि